बुलबुल एउटा इरानी चरा बुलबुल तिम्रा यादहरूले आगो नलगाएको कुनै पल छैन तिम्रा यादहरूले आगो नलगाएको कुनै पल छैन थाहा छ यो मनको नगरपालिकामा दमकल छैन देशभक्ति कुमारित्व र इमान दिनहुँ किन बेच हुन्छन् देशभक्ति कुमारित्व र इमान दिनहुँ किन बेच हुन्छन् धन्न यहाँ यो देश किन्न पाइन्छ भन्ने पसल छैन थाहा छ यो मनको नगरपालिकामा दमकल छैन फू गर्दा उड्ने पातहरू हुन् किनार लाग्ने भनेका फू गर्दा उड्ने पातहरू हुन् किनार लाग्ने भनेका ऊ चट्टान हो उसको स्वरूपमा कुनै हलचल छैन थाहा छ यो मनको नगरपालिकामा दमकल छैन न खोज्ने आँखाहरू छन् न मुस्कुराउने अधर न खोज्ने आँखाहरू छन् न मुस्कुराउने अधर अचेल सस्तो बजारमा पनि चहल पहल छैन तिम्रा यादहरूले आगो नलगाएको कुनै पल छैन थाहा छ यो मनको नगरपालिकामा दमकल छैन दैलेखको आठ बीस नगरपालिका सात घर भई अहिले रेडियो नेपाल सिंहदरबार काठमाडौँमा कार्यरत गजलकार विद्याप्रसाद उपाध्याय विद्या निर्दोष पहाडीको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तुता अच्युत किमिरी बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति अन्तर्गत आज मैले नेपाली सांगीतिक गजलहरूका साथमा कर्णालीका गजलहरू लिएर आइपुगेको छु कर्णालीका गजलको कुरा गर्दा कर्णाली उत्सवलाई एकपटक मैले आज सम्झाउने बुलबुलमा जमर्को गरेको छु फागुन छब्बिस गतिदेखि फागुन उनातिस गतिसम्म कर्णाली उत्सव कुडा कर्णालीका एउटा कार्यक्रम सम्पन्न भयो यो गएको वर्ष पनि कर्णाली उत्सव भएको थियो भने यो वर्ष दोस्रो सेसन भएको थियो फागुन छब्बिस गति बुधबार सत्ताइस गति बिहिबार अठाइस गति शुक्रबार र फागुन उनातिस गति शनिबार गरी चार दिन भएको यो कार्यक्रमलाई भव्यताका साथ रिद्धि फाउन्डेसनले आयोजना गर्यो सुर्खेतमा र सुर्खेतमा भएको यो कार्यक्रमको दोस्रो दिन गजल सन्ध्याको सत्रका लागि म आफै पनि पुगेको थिएँ जसरी रेडियोबाट तपाईँ समक्ष बुलबुल प्रस्तुत गरिरहेको छु त्यसै गरी मञ्चबाट मैले बुलबुललाई गजल सन्ध्याको नामबाट प्रस्तुत गर्ने अवसर पाएको थिएँ यो अवसर प्रदान गरेकोमा कर्णाली उत्सवलाई हार्दिक धन्यवाद र त्यो दिन चौबिसजना गजलकारहरूको गजल मञ्चमा वाचनको लागि छनौट भएको थियो तीमध्ये मसँग प्राप्त केही गजलहरू छन् त्यतिखेर भेट भएका स्रष्टाहरू गजलकारहरूले दिएर पठाउनु भएको गजलहरू छ आज तिनै गजलहरूलाई वाचन गर्छु र गजल सन्ध्यामा मैले वाचन गरेका गजलहरू विशेष गरी कर्णाली क्षेत्रका गजलहरू नै छन् तर मैले कर्णालीभन्दा बाहिरका क्षेत्रका गजलहरू पनि केही लिएको छु जसले कर्णालीलाई सम्बोधन गरेको छ मैले त्यस दिन वाचन गरेका गजलहरू आज रेडियोको माध्यमबाट तपाईँ सबैका घर दैलोसम्म पुग्ने गरी प्रस्तुत गर्दैछु कर्णाली उत्सवको यो कार्यक्रम कुडा कर्णालीकाको लागि हामी विशेष समर्पण गर्दै आजको बुलबुल म अगाडि बढाउँछु एउटा नेपाली गजलबाट किन हजुर नबोलेको केही कुरा लुकाएकी एउटा सुमधुर सम्बन्धमा दरार आएको छ एउटा सुमधुर सम्बन्धमा दरार आएको छ घाँटी रेट्नलाई कोसेली तरबार आएको छ तिमीलाई त उपहार पनि फूल आयो होला तिमीलाई त उपहार पनि फूल आयो होला मलाई तीखा काँडाहरूको प्रहार आएको छ घाँटी रेट्नलाई कोसेली तरबार आएको छ आँगनमा बुबाको लास हेर्न कोही आएनन् आँगनमा बुबाको लास हेर्न कोही आएनन् मृत्यु दर्ताको दस्तुर लिन सरकार आएको छ काटी रेट्नलाई कोसेली तरबार आएको छ सुदूरमा जीवनजल नभएर जीवनै जल्यो अरे सुदूरमा जीवनजल नभएर जीवनै जल्यो अरे औषधिको झुटो आश्वासन लगातार आएको छ काँटी रेट्नलाई कोसेली तरबार आएको छ हिजो भर्खर अपराधबारे नियम बनेको थियो हिजो भर्खर अपराधबारे नियम बनेको थियो एका बिहानै बलात्कारको समाचार आएको छ घाँटी रेट्नलाई कोसेली तरबार आएको छ आमा भन्नुहुन्छ बरु घरमै मर्छु नलैजा अस्पताल आमा भन्नुहुन्छ बरु घरमै मर्छु नलैजा अस्पताल घरखेतले नपुग्ने स्वास्थ्यमा व्यापार आएको छ एउटा सुमधुर सम्बन्धमा दरार आएको छ काँटी रेट्नलाई कोसेली तरबार आएको छ thank you यो गजलबाट मैले सुरुवात गरेको थिएँ गजल सन्ध्या जुन फागुन सत्ताइस गते सुर्खेतमा बुलबुले उद्यानमा भएको थियो र सुर्खेतको बुलबुले उद्यानमा मैले सुरुवात गरेको यो गजल श्री भवानी नेपालको थियो इटहरी सुनसरीबाट उहाँले पठाउनु भएको उहाँ दुबईमा बस्नुहुन्छ युएमा विशेष गरी मैले गजल सन्ध्याको लागि फेसबुकबाट मागेका र मलाई प्राप्त भएका गजलहरू नै मैले आजको कार्यक्रममा प्रस्तुत गर्दैछु गजल सन्ध्यामा गजल वाचन गर्नु स्रष्टाहरूको नाम लीला पोखरेल माया निर्विक लीलाराम सिजापति अम्बिका भट्टराई त्यसै गरी पत्रिका थापा घनश्याम राणा ऋतु विष्णु महतारा भरत प्रमोद दाहाल सीता येरी त्यसै गरी पूनम धमला ऋषि शर्मा सुदामा सन्देश कठायत महेश के भट्टराई सावित्री स्वप्निल भुवन भूपी त्यसै गरी भरत धमला पहल असीम थापा रमेश बिसी अपार सल्यानबाट उहाँ त्यसै गरी दीपक दुर्लभ टीकाराम ढकाल लगायतका स्रष्टाहरूले त्यो दिन गजल वाचन गरेर मञ्चमा निकै धेरै ताली पाउनुभएको थियो वा वाह पाउनुभएको थियो एउटा गजलकारलाई त्यो गर्न रमाइलो पनि लाग्छ एउटा गजलकारले आशा गर्छ नै आफ्नो गजलको प्रशंसा होस् भन्ने साँच्चैकै प्रशंसा गर्न लायक गजलहरू कर्णाली उत्सवले गजल सन्ध्या मार्फत प्रस्तुत गरेको थियो म त्यस दिन मैले वाचन गरेका विभिन्न गजलहरूमध्येका केही गजललाई प्रस्तुत गर्छु नै मलाई त्यहाँ भेटेर प्रत्यक्ष रूपमा बुलबुललाई माया गरेर गजल दिने स्रष्टाहरूमध्ये धीरेज धीरज अनुपम हुनुहुन्छ धीरेन अनुपम हुनुहुन्छ धीरेन अनुपम विशेष गरी अहिले त्यहाँको गजल क्षेत्रको अध्यक्षका रूपमा पनि हुनुहुन्छ मध्यपश्चिमाञ्चल गजल क्षेत्रका अध्यक्ष भर्खरै चयन हुनुभएका धीरेन अनुपमले भन्नुभएको थियो मलाई एउटा गजल हातमा थमाउँदै अब इमेलको चलन आयो फेसबुकको चलन आयो हातले लेखेका गजलहरू त कमै प्रयोग हुन्छ बुलबुलमा पढिदिनुहुन्छ भन्दै एउटा सुन्दर अक्षरमा मलाई दिनुभएको गजल छ म यसलाई अहिले वाचन गर्छु धीरेन अनुपमको गजल भन्न कहाँ मिल्छ र म तिम्रो जिन्दगी हुँ शरीर हुँ भन्न कहाँ मिल्छ र म तिम्रो जिन्दगी हुँ शरीर हुँ म निधारबाट पखालिएको अभागी अभिर हुँ अझैसम्म उस्तै छ मेरो दूरदराजको हालखबर अझैसम्म उस्तै छ मेरो दूरदराजको हालखबर अभावै अभावको समाचार बोकी हिँडेको समीर हुँ म निधारबाट पखालिएको अभागी अबिर हुँ दुनियाँलाई सहनेहरूले दम छ भने भन्न सकुन् दुनियाँलाई ठग्नेहरूले दम छ भने भन्न सकुन् कसको हिम्मत छ भन्ने म स्वर्गको अजीर हुँ अमीर हुँ म निधारबाट पखालिएको अभागी अबीर हुँ विगत के सम्झना बाहेक अरू के दिन सक्छु र विगतको सम्झना बाहेक अरू के दिन सक्छु र म फूलमाला लगाई भित्तामा सजिएको तस्बिर हुँ म निधारबाट पखालिएको अभागी अबीर हुँ को आउँछ समीपमा मेरो को बन्छ आफन्त को आउँछ समीपमा मेरो को बन्छ आफन्त म आफन्त खोज्दै बाटोमा हिँड्ने मुसाफिर हुँ भन्न कहाँ मिल्छ र म तिम्रो जिन्दगी हुँ शरीर हुँ म निधारबाट पखालिएको अभागी अभिर हुँ सुर्खेतबाट धीरेन अनुपमले पठाउनु भएको हस्तलिखित यो गजल मैले वाचन गरे, अब अर्को एउटा साङ्गीतिक गजल सुनाउँछु म मलाई रुच्दैन तिम्रो बारे अरूले कुरा गरेको मलाई रुच्दैन तिम्रो बारेमा मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको तिमी त्यस्तै फुलौ बगैँचा कि तिमी त्यस्तै फुलौ बगैँचा कि केवल मलाई मन परेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले कुरा गरेको तिम्रा हरेक सुख दुःख मसँग नाता गाँस हाम्रा हरेक सुख दुःख मसँग नाता गाँस्दछन् म बुझ्दछु मूल्य आँसुको म बुझ्दछु मूल्य आँसु आँखाबाट झरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले सक्दिन म कल्पनै गर्न सक्दिन त्यो तिम्रो मन अन्त सरेको मलाई रुच्दैन तिम्रो बारेमा अरूले तिम्रो बारेमा अरूले कुरा पायो होला केही खास उसमा पराईको भयो उरी चल्यो सम्बन्धमा पराईको भयो अशिक्षित गरिबी बेरोजगारी जस्ता अन्य थिए अवगुण ममा पराईको भयो पायो होला केही खास उसमा पराईको भयो हुरी चल्यो सम्बन्धमा पराईको भयो मैले स्टेजमा त्यति बेला गजल सन्ध्या कार्यक्रम चलाइरहँदा मेरो हातमा थमाइएको एउटा मुक्तक थियो यो विशेष गरी आशिका भट्टराईको यो मुक्तकलाई मैले सम्भवतः त्यहाँ वाचन गर्न समय भ्याएको थिएन आज मैले वाचन गरेँ अब म त्यहाँ मैले वाचन गरेको गजल सन्ध्यामै वाचन गरेको एउटाको एउटा गजल समाउँदैछु शिवराज खनाल कल्पित रामारोशन हाल अछाम रामारोशन अछाम हाल काठमाडौँ भनेर लेखेर पठाउनु भएको गजल छ विशेष गरी यो उतैको भाषा उता बोल्ने एउटा आञ्चलिक भाषा जुन छ त्यो भाषा प्रयोग गरिएको छ मैले त्यहाँ पनि क्षमा याचनाका साथ वाचन गरेको थिएँ अहिले पनि भाषामा मैले केही गडबड गरेँ भने कृपया मलाई सच्याइदिनुहोला म यसलाई वाचन गर्दैछु बेली बा सैनाउनी आइगई झल्का मात्र लाइगई बेली बा सैनाउनी आइगई झल्का मात्र लाइगई याद छोडी गई आफू बाइगई झल्का मात्रै लाइगई नौडाँडी बहत्तर कोठी चेतै पुग्ने हरि नौनाडी बहत्तर कोठी चेतै पुग्ने हरि मामपन गालाउनी खाइगई झल्का मात्र लाइगई याद छोडी गई आफू गई झल्का मात्र लाइगई देकाई र सुकिला दन्त इन्द्रजाल रचिर देकाई र सुकिला दन्त इन्द्रजाल रचिर बौलाहा साई गई झल्का मात्र लाइगई याद छोडी गई आफू गई झल्का मात्र लाइगई महु उइकी उहो मेरै भनी झ्याली पिटी महु उइकी उहो मेरी भनी झ्याली पिटी गाउँभरि यसै गीत गाई गई झल्का मात्र लाइ गई याद छोडी गई आफू बाई गई झल्का मात्र लाइ गई म पत्थर जसो फूल जसो बनाइदिए म छिया पत्थर जसो फूल जसो बनाइदिए भदवका बढझै दाइ गई झल्का मात्र लाइ गई भेली बा बेली बा सैनाउनी आइ गई झल्का मात्र लाइ गई याद छोडी गई आफू बाई गई झल्का मात्र लाइ गई शिवराज खनाल कल्पितको यो गजल मैले त्यो कार्यक्रममा वाचन गरेको थिएँ यहाँ मैले बुलबुलमा पनि अहिले वाचन गरेँ आज म कर्णाली उत्सव कुडा कर्णालीको दोस्रो दिनमा भएको गजल सन्ध्या कार्यक्रम फागुन सत्ताइसमा सुर्खेतमा भएको कार्यक्रमलाई आज बुलबुल मार्फत त्यहाँ वाचन भएका गजलहरूलाई मैले यहाँ प्रस्तुत गरिरहेको छु मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेत दुई हजार सतहत्तर साल फागुन चौबिस गते अर्थात केही दिन अगाडि मात्रै उद्घाटन पुनर् संयोजन भएको छ र यसमा केही पदाधिकारीहरू यस प्रकार छन् अध्यक्ष धीरेन अनुपम हुनुहुन्छ मध्यपश्चिमाञ्चल गजल मञ्च उहाँको नम्बर अन्ठानब्बे अडचालिस एघार बयासी अठासी रहेको छ उपाध्यक्ष हुनुहुन्छ सन्देश कठायत त्यस्तै गरी उपाध्यक्ष कन् नवराज कुन्दन महासचिव पहल असीम अन्ठानब्बे एकचालिस एकसठी दुई दुई शून्य त्यसै गरी सचिव कृष्ण विरही कोषाध्यक्ष घनश्याम राणा सदस्यमा महेश के भट्टराई दीपक दुर्लभ खगेन्द्र अटल पत्रिका थापा दीपक दुर्लभ र सावित्री स्वप्निल हुनुहुन्छ यो एउटा समूह बनेको छ मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतको र यो समितिको बारेमा मैले यति जानकारी गराइसकेपछि त्यस दिन मैले वाचन गरेका गजलहरूतर्फै लाग्छु म गजल सन्ध्यामा वाचन गरेका विभिन्न गजलहरूमध्ये कोही विशेष गरी त्यतैको साङ्केतिक त्यतैको भाषामा प्रयोग भएका गजलहरू छन् भने कोही अरू भाषाका गजलहरू छन् तिनलाई मैले क्रमैसँग वाचन गर्दै जान्छु जाजरकोट भेरी नगरपालिका बाह्र घर भई अहिले काठमाडौँ बस्ने चन्द्र धडकनको गजल थियो तिमी पराई हौ छुने प्रयास नगर मेहनत बेकार खेर जान्छ तिमी पराई हौ छुने प्रयास नगर मेहनत बेकार खेर जान्छ ऊ मेरी प्रेमी हो प्रेम गरेको बहानामा इज्जत लुटेर जान्छ तपाईँ कसरी भन्नुहुन्छ नाङ्गै आयो अब नाङ्गै जान्छ भनेर तपाईँ कसरी भन्नुहुन्छ नाङ्गै आयो अब नाङ्गै जान्छ भनेर आखिर लासले पनि त अन्तिममा कात्रो ओढेर जान्छ ऊ मेरो प्रेमी हो प्रेम गरेको बहानामा इज्जत लुटेर जान्छ अब त्यो चिहानमा पनि मृत्युकर लगाइयोस् यस सरकार अब त्यो चिहानमा पनि कर लगाइयोस् ए सरकार केही समय हामी गरिबहरूलाई मृत्युले पनि पर्खिएर जान्छ भेरी नगरपालिका बाह्र जाजरकोटका चन्द्र धडकनको यो गजल वाचनपछि अब मैले सुनाउने अर्को एउटा गजल छ तिम्रो नाम सधैँ म जप्न पाऊँ तिम्रो खुसीमा खुसी थप्न पाऊ तिम्रो माया पाए पुग्यो मलाई संसार त्यही हो मेरो लागि मेरो कामना छ सधैँभरि मेरो कामना छ सधैँभरि तिमीलाई यो दिलमा राख्न पाऊ तिम्रो नाम राधेमा जफुन पाऊ फूल एउटा इरानी चरा बुलबुल सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क बुलबुल एउटा इरानी चरा बुलबुल भन्या भनन्ना फुर्चा चेला लाहोर झान्नै आमा भन्या भनन्ना फुर्चा चेला लाहोर झान्नै आमा बस्न्या हौ तम्रै कोखेला लाहोर झान्नै आमा तमी यति सोचिदिया लाहोर बाई झा भन्या तक तमी यति सोचिदिया लाहोर बाई झा भन्ना तक छोरो गएपछि नफर्केला लाहोर झान्नै आमा बस्ने हौ तमाई कोखेला लाहोर झान्नै आमा आटो खाउली ढिडो खाउली मिलिजुली बसुली आटो खाउली ढिडो खाउली मिलिजुली बसुली हाल्न्या छैन तमीलाई हेला लाहोर झान्नै आमा बस्न्या हौ तमराई कोखेला लाहोर झान्नै आमा जन्म्या ठौरको माटो छाडी पराई देश गएपछि जन्म्या ठौरको माटो छाडी पराई देश गएपछि हाम्रा खेतमा झाड उम्रेला लाहोर झान्नै आमा बस्न्या हौ तमराई कोखेला लाहोर झान्नै आमा टाढा बाटी माखो आई तातो तेलमा पड्या जन बाटी माखो आई तातो तेलमा पड्या जन पडुला धेक्या कैका फेला लाहोर झान्नै आमा इजा भन्या भनन्ना फुर्चा चेला लाहोर झान्नै आमा बस्ने हौ तम्राईको खेला लाहोर झान्नै आमा खप्तड छिडेदह गाउँपालिका पाँच जोगडी डोगडी बाजुरा घर भई अहिले बङ्गलादेश रङ्गपुर बस्दै आउनुभएका भेषराज बुढा थोकीको यही बाजुरेली भाषामा लेखिएको गजल वाचन गर्दै तपाईँलाई बुलबुलमा फेरि स्वागत गर्छु मैले आज बुलबुलमा कर्णाली उत्सवमा मैले गजल सन्ध्या कार्यक्रममा वाचन गरेका गजलहरूलाई बुलबुलमा लिएर आएको छु र यिनै गजल वाचन गर्दै नेपाली सुमधुर साङ्गीतिक गजलहरू सुनाइरहेको छु अब यति बेला मैले सुनाउने अर्को एउटा गजल छ हरिलम सालको स्वर र सङ्गीतमा यस्तै हुन्छ कहिलेकाहीँ दिन पनि राति हुन्छ यस्तै हुन्छ कहिले काहीँ पनि राति हुन्छ ओ यस्तै हुन्छ कहिले काहीँ दिन पनि राति हुन्छ मन्दिरकै मन्दिरकै देव पनि कहिले काहीँ पापी हुन्छ राख्छौ क्यार ओ वेदनाको थैली तिमी बन्द गरी राख्छौ क्यार नसकेर थम्न कहिले नसकेर थम्न कहिले आँसु बनाई झर्छौ क्यार आँसु बनाई झर्छौ क्यार साच्न सके आँसु पनि साच्न सके आँसु पनि बाँच्नलाई साथी हुन्छ मन्दिरकै मन्दिरकै देव पनि कहिले काहीँ पापी हुन्छ मुठी उठाई काम गर्नु अपुकन पुग्ने गरी ऋण काडी नाउ नलेख्नु साहुकै बैखातमा ध्याउै खेती गर्नु आलु फापर अबको मार्सी धान हाउकै झुपडी बनाई बैनु नबैनु पाठमा ध्यौयाई गाई पाल्लु भुइसी पाल्नु लोकतिर बैनु वर्षा कुराउनी कोरेर खानु सिमपाडी पाठमा ध्यौयाई देयार सल्ला दाउरा बाल्नु चिसो हुन्छ हिउँद मास लिउ फेरुवा ओछ्यान लाउनु सैरमो खाटमा देउवै नुहाई धुवाई पूजा गर्नु बाह्रै मासे भरि बानै नुहाई धुवाई पूजा गर्नु बाह्रै मासे भरि बाबै साउन पूर्णिमा पूजा गर्नु भुवानीका गाथमा देउवै काडी गाउन लेख्नु साउकै बैखातमा देवै रुमाई रुमाई जात्ता जानु पुनि पर्व आउने बेला रुमाई रुमाई जात्ता जानु पुनि पर्व आउने बेला जात्ता लाउने टाला ल्याउन जानु छ हाटमा देउवै हट्दैन बाटा थिए अधेरी रातमा देउवै यो जुनी म क्यारी काटु कोही नाई साथमा देउवै यो गजल कबु कर्णबहादुर बोराको जन्म लिही दुई जुम्ला उहाँको र कर्मथलो सुर्खेत भनेर लेख्नु भएको छ बुलबुलकै लागि उहाँले लेखेर पठाउनु भएको यो धेरै शेरको गजल छ मैले थोरै शेर मात्रै आज वाचन गरेँ झन्डै झन्डै तेह्र शेरको गजल छ त्यो पनि मैले बीचबाट वाचन गरेको छु यसलाई मैले आज समय अभावका कारणले यो गजल पुरै वाचन गर्न सकिनँ म कुनै श्रृङ्खलामा यो गजल पुरै वाचन गरेर सुनाउनेछु मैले आज विशेष गरी कर्णाली उत्सवमा गजल सन्ध्या जुन दुई साल फागुन सत्ताइस गति बिहिबार बेलुकी चार बजे सुर्खेतको बुलबुले उद्यानमा सम्पन्न भएको गजल कार्यक्रममा वाचन भएका गजलहरू र त्यहाँ वाचन गर्न बाँकी रहेका केही मुक्तकहरूलाई मैले रेडियो मार्फत सबैतिर पुर्याउँछु भनेको थिएँ त्यसैलाई लिएर आज आइपुगेको हुँ गरिबी र बाध्यतामा सरकार कहाँ छ गरिबी र बाध्यतामा सरकार कहाँ छ यस्तो समस्याको उपचार कहाँ छ सरकार भन्छ सबै जनता खुसी छन् सरकार भन्छ सबै जनता खुसी छन् तर पनि खुसीको आधार कहाँ छ गरिबी र बाध्यतामा सरकार कहाँ छ वीरेन्द्रनगर छ सुर्खेतका ओकेन्द्रनाथ योगीले पठाउनु भएको मुक्तक थियो यो यसलाई मैले वाचन गरेँ त्यसै गरी अर्को मुक्तक कृष्णप्रसाद भट्टराईको छ चाहिन्न भने केही अरू पागल बनिदिउँला टुटाइदिउँला सम्बन्धहरू पागल बनिदिउँला म मान्छे जस्तो बन्दा तिमी दुखी हुन्छौ भने खुसी पार्न भए नि बरू पागल बनिदिउँला अब हामी बुलबुलको अर्को एउटा साङ्गीतिक कोसेलीमा लाग्छौ म निशा देसारको स्वर सुनाउँछु म त अजनबी भएछु दूर दराजको मान्छे म त अजनबी भएछु दूर धरातलको मान्छे म त अजनबी भएछु दूर धरातलको मान्छे मायालुसँग भेट हुँदा म त परदेशी भएछु मायालुसँग भेट हुँदा म त परदेशी भएछु म त अजनबी भएछु दूर धरातलको मान्छे अजनबी भएछु दूर धरातलको मान्छे अजनबी भएछु यी साङ्गीतिक गजलहरू सुनाए र समय निकै अगाडि बढिसकेको हुनाले अब मैले आजको अन्तिममा गजल नवाचन गरिकन गजल वाचन नगरिकन एउटा मुक्तक वाचन गरेर विदा हुन्छु पत्रकार विष्णु फडेरा हुम्ला सर्केगाड दुई रिप उहाँको मुक्तक वाचन गर्दै उत्पादन सहयोगी संघर्ष विष्ट र म प्रस्तुता अछुत किमिरी बुलबुल आज यो विशेष गरी कर्णाली उत्सवको गजल सन्ध्या विशेष बुलबुलबाट विदा माग्छौं एक्लै छु म आइजाऊ भुन्नी यो कैती छोरियाटी एक्लै छु म आइजाउ भुन्नी यो कैती छोरियाटी क्या खान्या हो खाइजाऊ भुन्नी यो कैती छोरियाटी बत्ती धप्काई ढोका ढप्काई कुनातिर तानी बत्ती धप्काई ढोका ढप्काई कुनातिर तानी भोलि आउनु बाइजाउ भुन्नी यो कैथी छोरियाटी एक्लै छु म आइजाऊ भन्ने यो कैथी छोरियाटी क्या खान्या हो खाइजाऊ भुन्नी यो कैथी छोरियाटी बुलबुल एउटा इरानी चरा बुलबुल